नि नि स ग म प ग म प म प ग म अनलाइन गजल कार्यक्रम गजल चौतारी सरे ग ध सा गजल सुन्ने आफ्ना गजल सुनाउने गजल प्रस्तुतिको साझा चौतारी कार्यक्रम गजल चौतारी गजल चौतारी गजल चौतारी चौतारी तिम्रो तिम्रो बनाउनेले क्या गजब बनाइदियो बनाउनेले क्या गजब बनाइदियो जिन्दगी तलाइदियो मलाई दियो बनाउनेले क्या गजब बनाइदियो दिल पनि त दलाली गर्दो रहेछ दिल पनि त दलाली गर्दो रहेछ हिजो राख्यो र आज हटाइदियो जिन्दगी तलाइदियो मलाई दियो जति पटक कुरा लुकाएर हिँडे जति पटक कुरा लुकाएर हिँडे त्यति पटक आँखाले बताइदियो हिजो राख्यो र आज हटाइदियो आज पनि बस्तीमा तुफान आएर आज पनि बस्तीमा तुफान आएर आफ्नो खेल तमसा देखाइदियो त्यतिपटक आँखाले बताइदियो अब ऊ गाउँमा रित्तु रित्तु फर्किँदैछ अब ऊ गाउँमा रित्तु रित्तु फर्किँदैछ एउटा दिल थियो सहरमा हराइदियो बनाउनेले लेखिया गजब बनाइदियो जिन्दगी तलाइदियो मलाई दियो विपिन संघर्ष सलामी डोटी डिपायल टोलका साथीको एसी गजलसँगै कार्यक्रम गजल चौतारीको सोह्रौं श्रृंखलाको प्रतीक्षमा बस्नुहुने तपाई सम्पूर्ण गजल मनहरूमा साहित्यिक अभिवादन कार्यक्रम गजल चौतारीको आज सोह्रौं श्रृंखला लिएर प्रविधिका मित्र वासुदेव कुमार आरोही र कार्यक्रम उत्पादन सहयोगी रविन शर्मासँगै म डीएनके कुमार उपस्थित भइसकेका छौं यो एउटा अनलाइन कार्यक्रम गजल चौतारी हो कार्यक्रम गजल चौतारीमा आफ्ना सुनाउने अरूका सुन्ने यसरी हामी अगाडि बढिरहेका छौं प्रवासमा र स्वदेशमा बसिरहनुभएका सम्पूर्ण गजल मनहरूको लागि भनेर तयार पारिएको कार्यक्रम हो कार्यक्रम गजल चौतारीमा तपाईँका गजलहरू हामी वाचन गर्नेछौं हाम्रो फेसबुक पेज रहेको छ W dot Facebook dot com slash ghazal dot chautari र यो कार्यक्रम तपाईँले विभिन्न ब्लग र साइटबाट सुन्दै आउनु भएको छ आजको श्रृङ्खलामा पनि धेरै गजलहरू प्राप्त भएका छन् यी गजललाई म वाचन गरेर सुनाउनेछु तर सुरुवातमा हामी एउटा गीत बजाउँदैछौँ चलचित्र मेगाबाट निकै नै मिठो गीत सुरुमा नारायण गोपालले गाउनुभएको थियो यो गीत अहिले पछिल्लो समयमा चलचित्र मेगामा राखिएको छ उदय सुताङको आवाजमा यति चोखो यति मिठो दिउला तिमलाई माया बिर्सनेछन् साराले पुराना प्रेमका कथा यहाँनिर यो साङ्गीतिक आवाज यति चोखो यति मिठो दिउला तिमलाई माया बिर्सने छन् साराले पुराना प्रेमका कथा यति चोखो यति मिठो दिउला तिमलाई माया बिर्सने छन् साराले पुराना प्रेमका कथा यति चोखो सारा जीवन सबै तिमीलाई मिठा मिठा क्षणहरू सबै तिमीलाई मेरा सारा जीवन सबै तिमीलाई क्षणहरू सबै तिमीलाई मेरो खुसी मेरो सुख सबै सबै तिमीलाई यति चोखो पनि मा पनि मलाई सुस्तरी चिहाउनु भित्र बस्नु तिमी छातीमा निदाउनु सपनीमा पनि मलाई सुस्तरी चिहाउनु सधै सधैँ तिमी मेरी माया बनी आउनु आउनु यति चोखो यति मिठो दिउला तिमीलाई माया बिर्सने छन् साराले पुराना प्रेमका कथा यति चोखो यति मिठो दिउला तिमीलाई प्रेमका कथा यति चोखो सनि स पनि सग म पग म पनि प म पग म अनलाइन गजल कार्यक्रम गजल चौतारी सारे गफ धप सा भन्नुहोस् न बा त्यो चिहान कसको हो भन्नुहोस् न बा त्यो चिहान कसको हो साँच्ची यो जङ्गी निशान कसको हो ऊ उफ्री उफ्री भाषण ठोक्दैछ ऊ उफ्री उफ्री भाषण ठोक्दैछ भाषणमा गरेको गुणगान कसको हो साँच्ची त्यो जङ्गी निशान कसको हो तिमी एक्लै छौ र पनि छेउमा प्रिया तिमी एक्लै छौ र पनि छेउमा प्रिया लगाएको अर्को त्यो पछ्यान कसको हो भाषणमा गरेको गुणगान कसको हो आमा बा आमा बा खुब जोतिन्छन् रात दिन आमा बा खुब जोतिन्छन् रात दिन जान्नु छ भन्नु न मैदान कसको हो भाषणमा गरेको थियो गुणगान कसको हो यहाँ मान्छेको व्यापार गरिन्छ भन्छन् यहाँ यहाँ मान्छेको व्यापार गरिन्छ भन्छन् सिलबन्दी नभएको दोकान कसको हो भन्नुहोस् न बा त्यो चिहान कसको हो साँच्ची यो जङ्गी निशान मोहन रावल अनमोल अस्तु बात्रा तोली पाँच अछामको साथीको गजल वाचन गरेर सुनाएँ मैले तपाईँ कार्यक्रम गजल चौतारी सुनिरहनु भएको छ र यसै गरी म अर्को गजल वाचन गर्दैछु गजलहरू धेरै प्राप्त भएका छन् जिन्दगीलाई जित्नुपर्ने दबाव छ मेरो जिन्दगीलाई जित्नुपर्ने दबाव छ मेरो त्यसैले त सङ्घर्षमा लगाव छ मेरो जिन्दगीलाई जित्नै पर्ने दबाव छ मेरो मनभित्र वेदना कति छन् कति तर मनभित्र वेदना कति छन् कति तर बाहिरी हाँसो देखाउने छ मेरो त्यसैले त संघर्षमा छ मेरो सँगैका साथीले त छोडेर जाँदैछन् सँगैका साथीले त छोडेर जाँदैछन् कहिल्यै नछाड्ने साथी सराप छ मेरो बाहिरी हाँसो देखाउने नकाप छ मेरो भगवान तिम्रो कमजोरी थाहा पाएँ भगवान तिम्रो कमजोरी थाहा पाएँ दुखीलाई दुःख नदेऊ सुझाव छ मेरो जिन्दगीलाई जित्नै पर्ने दबाब छ मेरो त्यसैले त सङ्घर्षमा लगाव छ मेरो भगवान तिम्रो कमजोरी थाहा पाएँ दुखीलाई दुःख नदेऊ सुझाव छ मेरो कृष्ण पौडेलको यो गजल वाचन गरेर सुनाएँ मैले यसै गरी म अर्को गजल वाचन गर्दैछु गजल धेरै प्राप्त भएका छन् त्यसैले म अरू कुरालाई पर राखेर एक गजलहरू वाचन गरिरहेको छु यहाँनिर अर्को गजल प्राप्त भएको छ गजल हो गजल प्रेमी प्रजित कुँवर भनेर आफ्नो नाम लेख्नु भएको छ कसैको साथ जुटायो गुलाबले कसैको साथ जुटायो गुलाबले कतिको नाता टुटायो गुलाबले कसैको साथ जुटायो गुलाबले प्रणय दिवस पारेर धेरैको प्रणय दिवस पारेर धेरैको अपार माया छुटायो गुलाबले कति नाता टुटायो गुलाबले बल्झाएर अतीत आँखामा मेरो बल्झाएर अतीत आँखामा मेरो आँसुको मूल फुटायो गुलाबले अपार माया छुटायो गुलाबले दुनियाँ सामु पीडित बनाई दुनियाँ सामु पीडित बनाई फाइदा मेरै उठायो गुलाबले आँसुको मूल फुटायो गुलाबले अथा चुड दिएर मनमा अथा चोट दिएर मनमा निर्दोष मुटु चुटायो गुलाबले कसैको साथ जुटायो गुलाबले कतिको नाता टुटायो गुलाबले बाँच्यो मरोएर बाँचे फरक नै रह्यो आखिर फरक नै रह्यो म पनि त बसे म पनि त अनलाइन गजल कार्यक्रम गजल चौतारी सारे गफ धप धसा सम्पूर्ण गजल मनहरूको एउटा बसाई हो एउटा चौतारी हो कार्यक्रम गजल चौतारी तपाईँ अनलाइन कार्यक्रम गजल चौतारी सुनिरहनु भएको छ यो विभिन्न ब्लग र साइटबाट सुन्न सक्नुहुनेछ यसको बारेमा हामी पछि जानकारी गराउनेछौँ र तपाईँ परवासमा हुनुहुन्छ स्वदेशमा हुनुहुन्छ कलम चलाउनुहुन्छ गजल विधा मन पराउनुहुन्छ गजल लेख्नुहुन्छ अवश्य पनि गजल लेख्नुहुन्छ भने हामीलाई मेल गर्न सक्नुहुनेछ डिएनके कुवर एट अथवा हाम्रो फेसबुक पेज रहेको छ W W dot Facebook dot com slash ghazal dot chautari यसमा पनि तपाईँले आफ्नो गजल पोस्ट गर्न सक्नुहुनेछ र मेल गर्दा चाहिँ कार्यक्रम गजल चौतारीको लागि हो है भनेर जानकारी गराउनुभयो भने हामीलाई सहज हुन सक्छ भएन तिम्रो पारा ढुङ्गा इर्काएर कसरी झार्छौ तारा ढुङ्गा इर्काएर भएन तिम्रो पारा ढुङ्गा इर्काएर तिमी बन्दुक चलाएर पनि निर्दोष तिमी तिमी बन्दुक चलाएर पनि निर्दोष अनि म हत्यारा ढुङ्गा हिर्काएर कसरी झार्छौ तारा ढुङ्गा हिर्काएर उत्सव मनाउँदैछन् यी मान्छेहरू उत्सव मनाउँदैछन् यी मान्छेहरू लाउँदै चर्को नारा ढुङ्गा हिर्काएर अनि म हत्यारा ढुङ्गा हिर्काएर मनले मनलाई सुटुक्क भन्न सकिन्न मनले मनलाई सुटुक्क भन्न सकिन्न गर्नै पर्छ इसारा ढुङ्गा हिर्काएर भएन तिम्रो पारा ढुङ्गा हिर्काएर कसरी झार्छौ तारा ढुङ्गाएका कमल सङ्घर्ष ठुला चैन असामको साथीको गजल वाचन गरेर सुनाएँ मैले यसै गरी म अर्को गजल वाचन गर्दैछु यो गजल हो रविन शर्मा चापागाईजीको देउस उहाँको गजल यहाँनिर वाचन गर्दैछु गाउँ बेच्छु अनि मैले सहर बेच्छु धनी हुन्छु उस्तै परे बिहानीको प्रहर बेच्छु धनी हुन्छु गाउँ बेच्छु अनि मैले सहर बेच्छु धनी हुन्छु कोही भए किन्न आऊ सस्तो मूल्य राखेको छु कोही भए किन्न आऊ सस्तो मूल्य राखेको छु विपनामै मेरा सबै रहर बेच्छु धनी हुन्छु उस्तै परे बिहानीको प्रहर बेच्छु धनी हुन्छु बिचल्लीमा परे परुन् बिचराती गण्डकवासी बिचल्लीमा परे परुन् बिचराती गण्डक बासी कहिले पानी नआउने त्यो नहर बेच्छु धनी हुन्छु विपनामै मेरा सबै रहर बेचु धनी हुन्छु प्रेममा नै धोका पाई बिस पिउने धेरै बेटे प्रेममा नै धोका पाई बिस पिउने धेरै बेटे पिउन साथै मरिहाल्ने जहर बेचु धनी हुन्छु कहिले पानी नआउने त्यो नहर बेच्छु धनी हुन्छु गरिबको बिल्ला बेरी कतिन्जेल बाँचिराख्नु गरिबको बिल्ला बेरी कतिन्जेल बाँचिराख्नु जे परोस् अब आफ्नै नै ठहर बेच्छु धनी हुन्छु गाउँ बेच्छु अनि मैले सहर बेच्छु धनी हुन्छु उस्तै परे बिहानीको प्रहर बेच्छु धनी हुन्छु र यसै गरी अर्को गजल प्राप्त भएको छ समीर सायर भट्टराई मतिपुर आठ बुद्धको राज्य कपिल वस्तुको साथीको उहाँको गजल यहाँबाट सुरु हुन्छ बेहोसी हुन्छु शराबले साँझ परेपछि बेहोसी हुन्छु शराबले साँझ परेपछि पिन्छ यार तनावले साँझ परेपछि रमाई प्रिय दिनभरि तिम्रो सम्झनामा रमाई प्रिय दिनभरि तिम्रो सम्झनामा सतायो किन गुलाबले साँझ परेपछि पिन्छ यार तनावले साँझ परेपछि ती मेरा सबै तमसुक च्याते हुन्छ अब ती मेरा सबै तमसुक च्याते हुन्छ अब तिर्नेछु आज हिसाबले साँझ परेपछि सतायो किन गुलाबले साँझ परेपछि जब ती तिम्रा नयनले प्रश्न गर्न थाले जब ती तिम्रा नयनले प्रश्न गर्न थाले चर्कियो छाती दबावले साँझ परेपछि तिर्नेछु आज हिसाबले साँझ परेपछि नआए मेरो झुपडीमा भोको पेटले लि नआए मेरो झुपडीमा भोको पेट जल्दैन चुलो अभावले साँझ परेपछि बेहुसी हुन्छु शराबले साँझ परेपछि पिन्छ यार तनावले साँझ परेपछि आखा हजुरको गुलाबी गुलाबी नियाले रहे रे मैले नियाले रहे रे मैले भय शराबी आखा हजूर को गुलाबी गुलाबी आखा हजूर को गुलाबी गुलाबी को नशा होया मदिरा को धोखा धोखा धोखा मदिरा को नशा होया मदिरा को धोखा आका को नशा होया मदिरा को धोखा शंका लागो आँखै माछ शंका लागो लाग्यो आँखै के ही खराबी आँखा को गुलाबी गुलाबी आँखा को गुलाबी गुलाबी सनि नि सग म ग म पनि प म ग म अनलाइन गजल कार्यक्रम गजल चौतारी सारे गफ धप धसा यहाँनिर म आफ्नै गजल वाचन गरेर सुनाउँदैछु दुःख कुहाँ दिन्छ र एउटाले मात्रै दुःख कहाँ दिन्छ र एउटाले मात्रै यो प्रश्न गरिरहे भोकाले मात्रै दुःख कहाँ दिन्छ र एउटाले मात्रै तिमी पृथ्वीमा जति उफ्रे पनि तिमी पृथ्वीमा जति उफ्रे पनि पुग्दैन संसार हेर्न आँखाले मात्रै यो प्रश्न गरिरहे भोकाले मात्रै मेरो पेट भरेर अगाई भन्छौ मेरो पेट भरेर अगाई भन्छौ कसरी अगायौ आमा चियाले मात्रै पुग्दैन संसार हेर्न आँखाले मात्रै अरे कसरी खुसी भयो पियारी अरे अरे कसरी खुसी भयो पियारी सिन्दुरपति अनि चुराले मात्रै कसरी अगायौ आमा चियाले मात्रै मेरो देशमा विकास नभएपछि मेरो देशमा विकास नभएपछि विश्वले चिनेको छ नक्साले मात्रै दुःख कहाँ दिन्छ र एउटाले मात्रै यो प्रश्न गरिरहे भोकाले मात्रै र यहाँनिर म अर्को गजल भाषण गरेर सुनाउँदैछु गजल हो जितु खड्का गाउँले मोरङ उर्लाबारीको साथीको केही सिक्छु जिन्दगीका भोगाइमा पनि केही सिक्छु जिन्दगीका भोगाइमा पनि छुट्टै मिठो आनन्द छ दुखाइमा पनि केही सिक्छु जिन्दगीका भोगाइमा पनि समाजसेवा यो सहरमा अचम्मैको हुने समाजसेवा यो सहरमा अचम्मैको हुने आफ्नो स्वार्थ मिसाइदिन्छन् बधाईमा पनि छुट्टै मिठो आनन्द छ दुखाइमा पनि दुःख पर्दा मुख मोड्छन् आफन्तले यहाँ दुःख पर्दा मुख मोड्छन् आफन्तले यहाँ मानवताको धर्म हुन्थ्यो पराईमा पनि छुट्टै मिठो आनन्द छ दुखाइमा पनि बाढी पीडित भोकै मर्दा सरकार हेर्दै बस्यो बाढी पीडित भोकै मर्दा सरकार हेर्दै बस्यो दया हुन्छ अलिकति त कसैमा पनि मानवताको धर्म हुन्थ्यो पराईमा पनि झुपडीमा हुर्किएको गाउँले ठिटो नहुँ चुपडीमा हुर्किएको गाउँले ठिटो नहुँ डर लाग्छ सफलताको उचाइमा पनि केही सिक्छु जिन्दगीका भोगाइमा पनि छुट्टै मिठो आनन्द छ दुखैमा पनि गजल जितु खड्का गाउँले मरङ उर्लाबारीको साथीको थियो मैले यो वाचन गरेर सुनाएँ र अब हामी चाहिँ कार्यक्रमबाट विदा हुने बेला भइसकेको छ कार्यक्रमको समय सकिएको छ कार्यक्रम सुनेर साथ दिनुभयो तपाईँ सम्पूर्ण गजल मनहरूलाई धेरै धेरै धन्यवाद र गजल प्रेषित गर्नुभयो तपाईँ सम्पूर्णलाई धन्यवाद र तपाईँ पनि गजल मेल गर्न चाहनुहुन्छ गजल पोस्ट गर्न चाहनुहुन्छ भने तपाईँ DNK Kuwar at the rate Gmail dot कममा तपाईँले गजल चौतारीको लागि हो है भनेर गजल मेल गर्न सक्नुहुनेछ हाम्रो इमेल आइडी हो त्यसै गरी तपाईँ फेसबुक चलाउनुहुन्छ भने फेसबुक पेज रहेको छ W W dot Facebook dot com slash ghazal dot chautari यो पेजमा तपाईँले आफ्नो गजल पोस्ट गर्नुभयो भने हामीले तपाईँको गजल वाचन गर्नेछौं कार्यक्रम कस्तो लाग्यो जस्तो लाग्यो त्यस्तै सल्लाह सुझाव र प्रतिक्रिया हामीलाई दिन चाहिँ नबिर्सनुहोला यो आग्रह रह्यो र यो कार्यक्रम तपाईँले विभिन्न ब्लग र साइटबाट सुन्न सक्नुहुनेछ W dot cyber Sangam dot net यसबाट तपाईँले चाहेको समयमा डाउनलोड गरेर सुन्न सक्नुहुनेछ त्यसै गरी तपाईँले W W dot Uday youth club dot blogspot dot कमबाट पनि सुन्न सक्नुहुनेछ त्यसै गरी W W W dot Sansar AK dot blogspot dot कमबाट तपाईँले चाहेको समयमा डाउनलोड गरेर सुन्न सक्नुहुनेछ यसको एडमिन हुनुहुन्छ दीपक राज बन्जारे उहाँलाई पनि धन्यवाद त्यसै गरी W W dot Mohan Bihani dot blogspot dot कमबाट तपाईँले चाहेको समयमा डाउनलोड गरेर सुन्न सक्नुहुनेछ यसको एडमिन हुनुहुन्छ मोहन बिहानीजी उहाँलाई पनि धन्यवाद र W W W dot Janirakhau dot कमबाट पनि तपाईँले चाहेको समयमा डाउनलोड गरेर सुन्न सक्नुहुनेछ यो जानकारी सँगसँगै आजको कार्यक्रमबाट प्रविधिका मित्र वासुदेव कुँवर आरोही र कार्यक्रम उत्पादन सहयोगी रविन शर्मासँगै म कार्यक्रम सञ्चालक डीएनके कुँवर गजलकार बाबु त्रिपाठीको एउटा गजल वाचन गर्दै कार्यक्रम गजल जोतारीको यो वसैबाट हामी किनारा लाग्दैछौं फाटेको नटाले कसलाई पुग्छ र फाटेको नटाले कसलाई पुग्छ र रुपियाँ पैसाले कसलाई पुग्छ र यहाँ कुबेरको भण्डार त रितिन्छ यहाँ कुबेरको भण्डार त रितिन्छ भन्नुहुन्थ्यो बाले कसलाई पुग्छ र रुपियाँ पैसाले कसलाई पुग्छ र यति सुन्दर संसार हेर्नलाई यति सुन्दर संसार हेर्नलाई केवल आँखाले कसलाई पुग्छ र भन्नुहुन्थ्यो बाले कसलाई पुग्छ र चराहरू पनि काम गर्न थालेका छन् चराहरू पनि काम गर्न थालेका छन् त्यसैले मजाले कसलाई पुग्छ र केवल आँखाले कसलाई पुग्छ र भएको यहीँ एउटा देशसँग पनि भएको यहीँ एउटा देशसँग पनि माग्न मात्र थाले कसलाई पुग्छ र फाटेको नटाले कसलाई पुग्छ र रुपियाँ पैसाले कसलाई पुग्छ र नमस्ते शुभ पर्व